ऐतिहासिक को हो यो सङ्गम आधुनिक शिक्षा स्वास्थ्य औद्योगिक यो मुरङ चेतनाको बिउ छर्दछ कृषि भूमि हो मुरङ चेतनाको बिउ छर्दछ कृषि भूमि हो मुरङ हाम्रो मोरङ राम्रो मोरङ सबको हो मुरङ हम्रो मोरङ राम्रो मोरङ सबको मोरङ हम्रो मोरङ राम्रो मोरङ सबको मोरङ हम्रो मोरङ राम्रो मोरङ सबको मोरङ धनपाल गढी गोगरा रानी बोध नगर विराट गौरव समेट छ यो विराट नगर धनपाल गढी गोगरा रानी बोध नगर विराट गौरव समेट छ यो विराट नगर राजा रानी पोखरी जे फले डाडा मनोरम बेतना हसी नसीम सर रंगली हो मुरंग रंगली हो मुरंग सबै जाति मिलेर बनेको फुलबारी छाती यसको चौडा छ अवसर बराबरी कति यसको चोडा छ अवसर बराबरी के किरात इतिहास बोक्छ मैदान गौरवपूर्ण नतायो भुल्दैन हाम्रो मोरङ भुल्दैन राम्रो मोरङ सबको हो मोरङ हाम्रो मोरङ राम्रो मोरङ सबको हो मोरङ हाम्रो मोरङ राम्रो मोरङ सबको हो मोरङ हाम्रो मोरङ राम्रो मोरङ सबको हो मोरङ हाम्रो मोरङ राम्रो मोरङ सबको हो मोरङ हाम्रो मोरङ राम्रो मोरङ सबको मोरङ सबको मोरङ सबको मोरङ सबको